सुनिरहनु भएको छ रेडियो हिमालय डट कम नमस्कार रेडियो हिमालय डट कम सुनेर बसिरहनुभएका संसारभरका मेरा प्रिय श्रोता महानुभावहरूमा हार्दिक स्वागत अभिवादन छ म बुद्धि विश्वकर्माको radio Himalaya dot com Nepali भाषा साहित्य सङ्गीत र संस्कृतिको विश्वव्यापीकरण अभियान हो हामी काठमाडौँबाट बोलिरहेका छौँ कामका सिलसिलामा अध्ययनका सिलसिलामा र थुप्रै सिलसिलामा देश छोडेर प्रवासमा रहनुभएका नेपालीहरूलाई नेपालसँग जोड्न भाषा साहित्यसँग जोड्न संस्कृतिसँग जोड्न हामी चौबिसै घन्टा यहाँहरूको सेवामा छौँ रेडियो हिमालय डट कम प्रवासमा बस्ने नेपालीहरूद्वारा प्रवर्धन गरिएको रेडियो स्टेसन हो र यसले प्रवासमा बस्ने नेपालीहरूको सुख दुःखहरू प्रसारण मात्र गर्दैन प्रवासमा भएका विभिन्न गतिविधिहरू पनि प्रसारण गर्ने गर्दछ नेपाल र नेपालीको हितका निम्ति र आफ्नो जातिको हितका निम्ति प्रवासमा बसेर पनि श्रमसँग समय साट्दा सार्दै थोरै रहेको समयमा पनि विभिन्न खालका गतिविधिहरू त्यहाँ बस्ने नेपालीहरूले गरिरहनु भएको छ त्यसैमध्येमा नेपालबाट विभिन्न देशमा जानुभएका आदिवासी जनजाति समुदायका महानुभावहरूले पनि आफ्नो जातिको भाषा भेष संस्कृति मौलिक पहिचान जोगाउनका निम्ति विभिन्न कामहरू गरिरहनु भएको छ आज यसै सन्दर्भमा हामी कुराकानी गर्दैछौँ कार्यक्रम पहिचान अन्तर्गत आजको कार्यक्रममा भर्खरै मात्र किराँत राई यायोखा युए शाखाको नवनिर्वाचित अध्यक्ष चन्द्रकला राई जसलाई को लोकप्रिय नाम चन्द्रा साम्पाङ भनेर पनि उहाँका साथीहरूले चिन्नुहुन्छ उहाँ यतिखेर दुबईबाट कुराकानी गर्नका निम्ति हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ वास्तवमा किराँत राई खा नेपालको निकै ठुलो र समृद्ध संस्था हो र यसमा नेपालमा जति आबद्ध छन् बाहिर बस्नुभएका किराँत समुदाय किराँत राई समुदायका व्यक्तिहरू पनि त्यति नै धेरै बाहिर आबद्ध हुनुभएको छ चाहे अमेरिका अमेरिकामा होस् चाहे युरोपमा होस् चाहे गल्फ कन्ट्रीमा होस् जुन जुन देशमा बसे पनि उहाँहरू किराँत राई आयोखामा आबद्ध भएर भाषा भेष र पहिचान जोगाउने आन्दोलनमा लागिरहनु भएको छ यतिखेर चन्द्रकला राई जसलाई सबैले माया गरेर लोकप्रिय नाम चन्द्रा साम्पाङ हो उहाँको नाम र उहाँ चाहिँ स्वास्थ्यमा स्नातकोत्तर हुनुहुन्छ र लामो समयदेखिबाट युएमा रहेर श्रम पनि गरिरहनु भएको छ र पहिचानको आन्दोलनमा सामाजिक न्यायको आन्दोलनमा समानताको आन्दोलनमा लागि नै रहनु भएको छ म उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्कार आराम हुनुहुन्छ हजुर एकदम आराम छु कुशल छु सर्वप्रथम त किरात राई खा युएई शाखाको निर्वाचित अध्यक्ष हुनुभएकोमा हजुरलाई र हजुरले नेतृत्व गर्नुभएको सम्पूर्ण टिमलाई हाम्रो तर्फबाट हार्दिक बधाई तथा शुभकामना छ तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ साथै रेडियो हिमालय अनलाइनलाई पनि धेरै धेरै धन्यवाद छ आज केही कुरा राख्ने मौका दिनुहुँदैछ त्यसको लागि पनि फेरि हृदयबाट नै यात्रा याएका शाखा युए मूल कार्य समितिको तर्फबाट र सम्पूर्ण राईहरूको तर्फबाट युएबाट प्रवासबाट तपाईँहरूको रेडियोलाई पनि शुभकामना छ र सुन्दै हुनुहुने देश विदेशमा रहनुभएका सम्पूर्ण श्रोताहरूलाई पनि नमस्कार छ सेवा सेमुना छ अब एउटा प्रश्न के गर्दै गरिन्छ भन्दाखेरि जस्तो कि अमेरिकामा बस्ने अब युरोपतिर बस्ने अस्ट्रेलियातिर बस्नेहरू चाहिँ अब शाखा सन्तानै त्यतै गएर बस्ने भएको हुनाले आफ्नो भाषा भेष नहराओस् भनेर आफ्नो सङ्गठन बनाउने सांस्कृतिक कार्यक्रम साहित्यिक कार्यक्रमहरू गर्ने गर्नुहुन्छ तर अब गल्फतिर बस्नेहरू त अब एक दुई वर्ष यसो बसेर काठमाडौँ फर्किने अथवा आफ्नो गाउँघर फर्किहाल्नुहुन्छ उहाँहरूले चाहिँ यो जातीय सङ्घ संस्था बनाएर खासै त्यसको अर्थ छैन यनारायण बनाएर पनि त्यसको खासै अर्थ छैन भन्ने कोणबाट एउटा वृत्तमा कहिलेकाहीँ खासखुस हामीले कुराकानी गरेको पनि सुन्ने गर्छौँ सर्वप्रथम चाहिँ तपाईँहरू बस्नुभएको देशमा आदिवासी जनजाति महासङ्घ अन्तर्गतका जातीय संस्थाहरूको गठन किन आवश्यक छ त्यस्ता कुरा गर्ने साथीहरूले जुन कुरा गर्नुभयो उहाँहरूलाई के भन्नुहुन्छ यसको औचित्य कसरी पुष्टि गर्नुहुन्छ सङ्गठन किन चाहिन्छ त्यहाँ सर्वप्रथम त प्रश्नको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ हामी जहाँ गए पनि जुन ठाउँमा रहे तापनि हामी नेपालीहरू बहुभाषिक बहुधार्मिक बहुसांस्कृतिकले बनेको एउटा सुन्दर फुलबारी हो ती सुन्दर फुलबारीको हामी किराँत राईहरू पनि एक हौ जसलाई चाहिँ माझ किराँत पल्लो किराँत पल्लो किराँत पनि भन्दछन् र नेपालमा बाह्र सय वर्ष शासन गरेका हामी किराँतीहरू हाम्रो इतिहास छ त्यस कारणले हामी जहाँ गए पनि सङ्गठित हुन अत्यन्तै आवश्यक छ सङ्गठन नै बल हो त्यस कारणले गर्दाखेरि हामी युरोपमा बसे पनि अमेरिका बसे पनि जापान गए पनि जर्मन गए पनि दुबई बसे पनि कुवेत गए पनि हामी सङ्गठित हुन अत्यन्त आवश्यक छ किनकि आज हामीले हाम्रो धर्म संस्कार संस्कृति भाषा पहिचान खोजेनौ भने जगाएनौ भने जगेर्ना गरेनौ भने विभिन्न आयातित भाषाहरूले आयातित धर्महरूले आयातित संस्कारहरूले त्यसैमाथि पनि आफैभित्रका विभिन्न प्रकारका विकृतिहरूले हाम्रो संस्कार संस्कृति मरेर जानेछन् र ती मरेर जान दिनु हुँदैन हामीलाई पुर्खाले सिकाउनु भएको हाम्रो संस्कार रीतिरिवाजहरूलाई बचाइराख्नुपर्छ अनि हामी सङ्गठित भएर एउटा सङ्गठनमा रहेर अगाडि बढ्नुपर्छ त्यसकारण पनि हामीलाई सङ्गठन प्रवासमा चाहिन्छ त्यही भएको कारणले गर्दा किराँत राई आएका पनि युएमा दुई हजार पाँचमा इस्टाब्लिस भएर अहिले आएर चाहिँ सातौँ अधिवेशन सम्पन्न भइसकेको छ श्रोता महानुभावहरू हामी यति बेला रेडियो हिमालय डट कमबाट कार्यक्रम पहिचान अन्तर्गत यो प्रसारण दिइरहेका छौँ र रेडियो हिमालय डट कम प्रवासमा बस्ने नेपालीहरूद्वारा प्रवर्धन गरिएको रेडियो स्टेसन हो हिमालय फाउन्डेसनले यी रेडियोहरूको सञ्चालन गर्दछ र अर्को एउटा सुखद कुरा पनि हामी यहाँहरूलाई सुनाउन चाहन्छौँ त्यो के हो भनेदेखि radio Himalaya dot com Nepali भाषामा सञ्चालित रेडियो हो भने हामीले आदिवासी जनजातिका दसवटा विभिन्न भाषाका रेडियोहरू पनि परीक्षण प्रसारण गरिरहेका छौँ र अब चाँडै नै उपकरण खरिद र स्टुडियो निर्माणपछि ती रेडियोहरू नियमित रूपमा प्रसारण हुनेछन् र खास गरी आदिवासी जनजातिका गीतहरू साहित्यहरू सङ्गीतहरू मौलिक संस्कृतिहरू का विषयमा त्यो रेडियोमा छलफल चलाइन्छ र हामीलाई आशा छ रेडियो हिमालय डट कमलाई यहाँहरूले जस जुन खालको माया दिइरहनु भएको छ ती रेडियोहरूले पनि माया पाउनेछन् र आज यो पहिचान कार्यक्रममा किरात राई यायोखा युएई शाखाकी नवनिर्वाचित अध्यक्ष चन्द्रकला राई चन्द्रा साम्पाङ उहाँको लोकप्रिय नाम हाम्रो सम्पर्कमा हुनुहुन्छ र उहाँसँग हामी यो दोहोरो बातचित गरिरहेका छौँ यतिखेर हाम्रो स्टुडियोको घडीमा नेपालमा एघार बजेर एक्काइस मिनट गइसकेको छ र यो कार्यक्रम सुरु हुनुभन्दा अगाडि हामीले आज मात्रै बहराइनमा राष्ट्रगानका सर्जक व्याकुल माइलाको एकतिसवटा संस्थाले अभिनन्दन गरेको थियो त्यो कार्यक्रमको पनि प्रत्यक्ष प्रसारण गरेका थियौँ यो यो प्रसङ्ग मैले थोरै जोडेँ अब यहाँहरूले लामो समयदेखिबाट युएमा किराँत राई यायो खाको गतिविधिहरू सञ्चालन गरिरहनु भएको छ र यहाँ चाहिँ चुनाव लड्दाखेरि एउटा लामो घोषणापत्र पनि यहाँले जारी गर्नुभएको थियो मैले अलिकति त्यो घोषणापत्रको पनि अध्ययन गरेँ र यहाँ आफूले पनि त्यो घोषणापत्र सम्झिनु भएको छ होला अलिकति अहिलेको योभन्दा अगाडिको कार्यकालले गरेका केही सकारात्मक कामहरूको समीक्षा गरौँ र त्यसपछि यहाँका योजनाहरू के छन् खास गरी युएई क्षेत्रमा किराँत राई आयोखाको सङ्गठन विस्तार गर्ने होइन यसका मौलिक कार्यक्रमहरू गर्ने विषयमा चाहिँ अघिल्लो कार्यकालको थोरै समीक्षासहित यहाँका योजनाहरू सुन्न मन छ हजुर धन्यवाद अब योभन्दा अगाडिदेखि नै हामी किराँतीहरू चाहिँ संस्कार संस्कृति रीतिरिवाजमा धनी भएको कारणले गर्दाखेरि हाम्रो भाषाहरू चाहिँ अत्यन्तै मौलिक भएको कारणले गर्दाखेरि त्यहीलाई बचाउने क्रममा बच्चा बचाउँदै लगियो र हामी किराँतीहरूको मौलिक महान चाडहरू भनेको चाहिँ साकेला पर्दछन् जुन चाहिँ उधौली र उभौली वर्षमा दुईचोटि त्यो साकेलाहरू हामीले मनायौँ अनि त्यस्तै गरेर विभिन्न सहयोगहरू आए संस्था संस्थागत रूपमा ती सहयोगहरू हामीले गऱ्यौँ साथसाथै अहिले नेपालमा जल्दो बल्दो चलिरहेको किराँत प्रदेश एक नम्बर प्रदेश किराँत प्रदेश भन्ने चाहिँ जुन चलेको छ यो हुनपर्छ भनेर हामीले पनि जोरदार लागि परेका छौँ र लागि परिरहनेछौँ र परेको थियो त्यस्तै गरेर किराँत राई यायोखा जहिले पनि किराँतीहरूको हक हितको लागि उन्नतिको लागि साथ साथै आफ्नो जातीय सङ्गठनहरू जति पनि छन् सम्पूर्णसँग सौभाग्यपूर्ण वातावरणले प्रस्तुत भएर आफ्नो जनजाति आदिवासी संस्थाहरूसँग संलग्न रहेर जहिले पनि देशको मान मर्यादा नाम आफ्नो जातिको पनि नाम अगाडि राखेर अगाडि बढिरहेको थियो बढिरहनेछ र अझै पनि अरू धेरै बढ्नेछ भन्ने लागेको छ र धेरै राम्रा राम्रा कामहरू हाम्रा अघिल्ला निवर्तमान अध्यक्षज्यूहरूले पनि गर्नु भएको थियो हामीले सँगै भएर पनि गऱ्यौँ र जति पनि गर्नुभयो उहाँहरूलाई धन्यवाद मात्रले पुग्दैन अब पुर्खाको आशीर्वाद पनि छ साथसाथै उहाँहरूलाई अझै धेरै धन्यवाद पनि हामी दिन दिन्छौँ र अब मेरो कार्यकालमा घोषणा पत्रहरू रहेका छन् तपाईँले अध्ययन गरिसक्नु भएको होला धेरै चाहिँ होइन अब त्यसमध्येमा पनि किराँत राई आएका भनेको सम्पूर्ण किराँतीहरूको जो चाहिँ चुला बुझ्ने आफ्नो संस्कार संस्कृति मान्ने आफ्नो संस्कारलाई माया गर्ने आफ्नो धर्मलाई माया गर्ने जातिप्रति गौरव गर्ने किराँतीहरूको साझा घर हो यसमा किराँत राईहरूलाई कसैलाई काखा र कसैलाई पाखा कहिल्यै पनि गरिँदैन त्यही अनुसारले व्यवहार गरेर हामी अगाडि बढ्नेछौँ र साथसाथै युएमा सातवटा स्टेटहरू छन् ती सातैवटा स्टेटमा किराँत राईहरू नेपालबाट पनि आउनुभएको छ साथै अन्य देशहरूबाट पनि आउनुभएको छ सबैलाई समेटेर अगाडि लाने र बलियो संस्था बनाउने त्यस्तै गरेर किराँत राई यायथा शाखा युए इस्टाब्लिस कालदेखि हालसम्ममा के कस्ता क्रियाकलाप कलापहरू गरिए गरिनेछन् र गरिएका थिए भन्ने एउटा दस्तावेज मुखपत्र पनि निकाल्ने अनि त्यस्तै गरेर चाहिँ अझै पनि कन्टिन्युटीको लागि आफ्नो संस्कारको लागि हाम्रो चाडको लागि राष्ट्रिय महान चाड किराँतीहरूको साकेला त्यो पनि मनाउने अनि त्यस्तै गरेर विभिन्न प्रकारका सर सहयोगहरू जुन चाहिँ संस्थागत रूपमा आउँछन् ती सर सहयोगहरूलाई पनि हामीले चाहिँ कन्टिन्युटी दिने योजना मेरो रहेको छ र हामी दिनेछौँ मेरो सम्पूर्ण टिमले दिनुहुनेछ त्यसमा हामी चाहिँ कटिबद्ध छौँ अनि अर्को कुरा भनेको चाहिँ हामी जहिले पनि किराँतीहरूले चाहिँ संस्कार संस्कृतिलाई माया ममता गर्ने भाषा धर्मलाई माया ममता गर्ने जोगाउनु पर्ने एउ भएको कारणले गर्दा आफ्नो संस्कार भाषा लिपिलाई बचाउनको लागि भाषा संस्कार भाषा नीतिको कक्षाहरू पनि सञ्चालन गरेर क्लासहरू दिएर हामी चाहिँ किराँतीहरू एकअर्का बिचमा आफ्नो लिपिको बारेमा आफ्नो भाषाको बारेमा संस्कारको बारेमा अन्तक्रिया कार्यक्रमहरू राख्ने पनि हाम्रो योजनाहरू रहेका छन् र मेरो मेरो योजनाभित्र पर्दछ मेरो योजना र हाम्रो सम्पूर्ण टिमको योजनाले टिम वर्क गरेर हामी त्यसलाई पुरा गर्नेछौँ बुद्धिजी यहाँले आफ्ना केही योजनाहरू पनि सिलसिलावार ढङ्गले राखिदिनु भयो र अघिल्लो कार्यकालमा अघिल्लो कार्य समितिले गरेका कामहरू पनि थोरै विषय प्रवेश गरेर समीक्षा गरिदिनुभयो एउटा तथ्याङ्क मलाई के जान्न मन लाग्यो भनेदेखि यहाँ त लामो समयदेखिबाट प्रत्यक्ष परोक्ष रूपमा किराँत राई खाको युएई शाखासँगै जोडिएर काम गरिरहनु भएको छ कति सङ्ख्यामा किराँती राईहरू चाहिँ अहिले युएईमा कार्यरत हुनुहुन्छ होला त्यसको डाटा यहाँहरूसँग छ त्यसको डाटा अहिलेसम्म पनि लगभग हेर्दाखेरि चाहिँ पचास हजारको हाराहारीमा रहेको रायहरू हामी छौँ अब आउने मेरो योजनामा पनि कति किराँतीहरू छन् भनेर त्यसलाई चाहिँ एकिनको रूपमा निकाल्ने मैले कोसिस गरेकी छु कोसिस गर्नेवालामा छु त्यो मेरो चाहिँ आफ्नो घोषणा पत्रमा पनि रहेको छ त्यस कारणले गर्दा अहिलेबाट नै सम्पूर्ण जे जति किराँतीहरू भेटिन्छ उहाँहरूलाई चाहिँ परिचय गरेर उहाँको नम्बरहरू साटेर नम्बर लिएर नाम लिएर उहाँहरूको दस्तावेज राख्ने काम सुरु भइसकेको छ हाम्रो समितिबाट र मेरो सम्पूर्ण समिति महासचिव सचिव उपाध्यक्ष सम्पूर्णले सदस्यहरूले सदस्यहरूले पनि यो काम गरिरहनु भएको छ साथै हाम्रो सल्लाहकारज्यूहरू पनि हुनुहुन्छ हाम्रो संरक्षक समितिहरू पनि हुनुहुन्छ उहाँहरूबाट पनि मैले सदा सल्लाह सुझाव लिएर यो काम थालिएको छ र मेरो मनमा पनि आयो आएको छ मेरो मनकै प्रश्नको तपाईँले त सोधिदिनु भयो त तपाईँलाई धेरै धेरै धन्यवाद छ <laughs> वास्तवमा तथ्याङ्क सबैभन्दा ठुलो कुरा हो र कति जनसङ्ख्या चाहिँ त्यहाँ बस्छन् भन्ने कुराले त्यो सङ्गठनको गतिविधि कस्तो हुन्छ भन्ने कुरा प्रभाव पनि पर्ने भएको हुनाले मैले यहाँलाई यो प्रश्न उठाएँ अब अर्को एउटा मेरो जिज्ञासा आदिवासी जनजातिहरूको आन्दोलन खास गरी पहिचानको आन्दोलनसँग जोड्न सकिएन भने त्यो आन्दोलन फगत एउटा नारा अनि सामान्य मनोरञ्जन मात्र हुन्छ भनेर हामी यहाँ धेरैले भन्ने गरेको सुनेका छौँ नेपालमा चलिरहेको पहिचानको आन्दोलन जुन पछिल्लो समयमा झन् अत्यन्त पेचिलो र अत्यन्त सान्दर्भिक हुँदै गइरहेको छ यो आन्दोलनमा प्रवासमा बसेका किराँत राई यायोखा लगायत सम्पूर्ण आदिवासी जनजातिका संस्थाहरूले के के गरेर सहयोग गर्न सक्छन् र उनीहरूको भूमिका के हुन सक्छ धन्यवाद फेरि पनि तपाईँलाई प्रश्नको लागि आजको प्रश्न चाहिँ अत्यन्तै रोचक भएको गर्दा रोचक हुँदै गइरहेको छ मैले मेरो सोचाइमा र मेरो विचारमा चाहिँ के हुन्छ भनेदेखि पहिचान भन्ने कुरा हामीले जन्मसिद्ध अधिकार लिएर आएको चिज हो र यो पहिचानलाई हामी जुन चाहिँ हामी आदिवासी जनजातिहरूभित्रको किराँत राईहरू छौँ हाम्रो पहिचानहरू जस्तै अन्य जातिहरूको पनि आफ्नै पहिचानहरू छन् ती पहिचानहरू जन्मसिद्ध हुन् र अहिलेको जुन अहिलेको जै अहिले बलिरहेको आगो जुन चाहिँ एकदमै पहिचानको आन्दोलन पहिचानको कुरा चाहिँ अगाडि बढिरहेको छ यसलाई चाहिँ सहयोग सद्भाव पूर्ण तरिकाले हामीले चाहिँ अगाडि बढाउनु पर्ने हुन्छ र त्यसको लागि चाहिँ हामीले आर्थिक सहयोग पनि हाम्रो लक्ष्य अनुसार आवश्यक परे ठाउँमा दिन कोसिस गर्नेछौँ अनि त्यस्तै गरेर हामीले चाहिँ भावनात्मक सहयोगहरू र सञ्चारको माध्यमबाट जसरी तपाईँहरूले पनि रेडियोबाट सपोर्ट गरिरहनु भएको छ त्यस्तै गरेर अहिले फेसबुकहरू रहेका छन् फेसबुकहरूमा पनि हामीले लेखेर शब्दले नै सपोर्ट गरेर पनि हामीले चाहिँ यसलाई अझै बुलन्द बनाउनको लागि कोसिसरत रहनेछौँ पहिचानको लागि चाहिँ किनकि पहिचान भन्ने चिजलाई हामीले मर्न दियो भने हामी आफै मरे बराबर हुन्छ त्यस कारण पहिचानलाई जोगाउनको लागि यसलाई मजबुत बनाउनको लागि र यो पहिचान चाहिँ पाएरै छोड्नुपर्छ भन्ने कुरालाई अधिक रूपमा लिएर हामी चाहिँ अगाडि बढ्नेछौँ प्रवासमै रहेर पनि अर्को पनि एउटा यहाँलाई जिज्ञासा राख्न मन लाग्यो यहाँहरूले विभिन्न कार्यक्रमहरू आयोजना गर्नुहुन्छ कति कार्यक्रमहरू चाहिँ किराँत राई यायोखाले मात्रै पनि गर्छ कति कार्यक्रमहरू सम्पूर्ण आदिवासी जनजाति महासङ्घ युए शाखाले पनि गर्छ कति कार्यक्रम चाहिँ सम्पूर्ण युएका संस्थाहरू पनि मिलेर गरिरहनुहुन्छ तर एउटा कुरा के छ भन्दाखेरि यहाँहरूले कार्यक्रमहरू आयोजना गर्दाखेरि धेरैजसो कार्यक्रमहरू चाहिँ नेपालबाट कलाकारहरू लाने साङ्गीतिक कार्यक्रम गर्ने गर्नुहुन्छ तर त्यो साङ्गीतिक कार्यक्रमहरू गर्दाखेरि समावेशिताको कुरामा अलि विचार पुर्याइँदैन भन्ने पनि एउटा गुनासो छ भने अर्कोतिर नेपालबाट जसरी कलाकारहरू लगेर कार्यक्रम गरिन्छ त्यसै गरी आदिवासी जनजाति आन्दोलनमा लामो समयदेखिबाट क्रियाशील रहेका अत्यन्त विद्वान महानुभावहरूलाई त्यहाँ लगेर जसरी पचास हजारको हाराहारीमा त किराँत राईहरू मात्रै छ भन्ने कुरा आयो त्यसमध्येको एक हजारलाई मात्र भेला गरेर गर्दा त हजुरहरूको पहिचानको कुरा संस्कृतिको कुरा वेशभूषाको कुराको त्यस्ता प्रशिक्षणात्मक कार्यक्रमहरू चलाइयो भने अझ धेरै राम्रो हुन्थ्यो तर त्यस्तो चाहिँ अलि हुन सकिराखेका छैन कि जहिले पनि नेपालबाट जाने भनेको चाहिँ कलाकार मात्रै जाने अथवा राजनीतिक भातृ सङ्गठनहरूले कार्यक्रम गर्यो भने केही नेताहरू जाने मात्रै चलन छ के तपाईँहरू त्यो नयाँ चलनको सुरुवात गर्न सक्नुहुन्छ तपाईँको कार्यकालमा झनै सान्दर्भिक प्रश्न तपाईँले आज गरिरहनु भएको छ अरू रोचक बढे सुनमा सुगन्ध थपिएको छ तपाईँलाई धेरै धेरै धन्यवाद छ यही कुरालाई चाहिँ सायद मैले तपाईँले जस्तो फुलबुट्टा भनेर भन्न सकिनँ होला यही कुरालाई भन्न लागिरहेको थिएँ मैले यही प्रशिक्षणात्मक कार्यक्रम चाहिँ हामी गर्नेछौँ जस्तै मैले भने लिपिको बारेमा हाम्रो किराँत लिपि श्रीजङ्गा लिपि छ त्यो लिपि चाहिँ अहिले हामीले लेख्न सक्ने अवस्था छैन भन्नु बित्तिकै सबैजना किराँतीहरूले त्यसलाई बढाउन पनि हामी अगाडि बढ्नेछौँ र अब यो र कुरा साङ्गीतिक कार्यक्रम साङ्गीतिक धमाका मनोरञ्जन भन्ने कुराहरू त्यो चाहिँ आफ्नो संस्थाको प्रकृति अनुसार पनि फरक पर्ने हुन्छ एक अर्को भनेको चाहिँ कतिपय ठाउँमा चाहिँ अब धेरै काम गरिरहँदाखेरि मान्छे न हो मान्छेलाई मनोरञ्जन पनि त चाहिन्छ आवश्यक पर्छ होइन त्यो मनोरञ्जनको लागि पनि लिएर आउने भइन्छ ल्याइने ल्याउने गरिन्छ त्यसलाई चाहिँ हामीले नकार्न सक्दैनौँ तर तपाईँले दिनुभएको यो अत्यन्तै महत्त्वपूर्ण सुझाव पनि भयो सल्लाह पनि भयो र मलाई चाहिँ फेरि एकचोटि अर्को इटा थप्यो मेरो सपनामा र मेरो कार्यकालमा म यो अवश्य गर्नेछु त्यसको लागि चाहिँ न्युज अहिले नैदेखि नै बनाउँदा तपाईँ पनि बनाउन तयार हुनुहोला फेरि पनि हामी पछि भेट हुने नै छौँ आउने दिनहरूमा र म त्यो गर्नेछु यो तपाईँले भन्नुभएको कुरा सराहनीय छ र यो हामीले गर्नुपर्नेछ म गर्नेछु यो यहाँको प्रतिबद्धताका लागि हाम्रो तर्फबाट पनि यहाँहरूलाई यहाँलाई शुभकामना छ र यो अभियानमा रेडियो हिमालय डट कम र बहुभाषिक रेडियो नेटवर्क अन्तर्गतका सबै रेडियोहरू यहाँसँगै हुनेछन् हाम्रो तर्फबाट यहाँहरूलाई साथ र सहयोग रहने नै छ श्रोता महानुभावहरू यति बेला हामी रेडियो हिमालयमा कार्यक्रम पहिचान अन्तर्गत युएई शाखा किराँत राई यायो खाकै नयाँ न नवनिर्वाचित अध्यक्ष चन्द्रकला राई जसलाई सबैले माया गरेर चन्द्र साम्पाङ भनेर बोलाउनुहुन्छ उहाँसँग यो दोहोरो कुराकानी गरिरहेका छौँ र वास्तवमा पहिचानको आन्दोलन भाषा जोगाउने कुरा लिपि जोगाउने कुरा संस्कृति जोगाउने कुरा अनि गीत जोगाउने कुरा यो निकै ठुलो विषय हो यो विषय उठाउनका लागि नेपालमै बस्नुपर्छ भन्ने छैन विश्वको कुनै पनि ठाउँमा गएर पनि यी विषयहरू उठाउन सकिन्छ यी कुराहरू जोगाउन सकिन्छ र सबैभन्दा ठुलो कुरा त आफूले लागू गर्ने कुरा हुन सक्दछ भाषाको राजकीय सत्ताका विषयमा डाक्टर तारामणि राईले अस्ति भर्खर एउटा कार्यक्रम गर्नुभएको थियो र त्यो कार्यक्रमको रेडियो हिमालय डट कमले प्रत्यक्ष प्रसारण गरेको थियो र त्यहाँ दुई तिनवटा निकै रोचक विषयहरू उहाँले उठाउनुभयो भाषाका कारणले पुरुष र महिलामा विभेद पहिलो कुरो भाषाको कारणले हुने गर्दछ भनेर भन्नुभयो नेपाली भाषामा हजुर तपाईँ त मौसु विविध भनेर पाँचवटामा सम्बोधन गरिँदो रहेछ भने आदिवासी जनजातिका धेरैजसो भाषामा महिला र पुरुषलाई एउटै शब्दले सम्बोधन गरिने रहेछ त्यसले गर्दा आदिवासी जनजातिहरूमा महिला र पुरुषमा विभेद छैन भन्ने गरिन्छ तर त्यो कुराहरू अध्ययन हुनु जरुरी छ मैले प्रसङ्ग किन जोडेँ भने यहाँहरूले भाषा जोगाउनको लागि भाषा बोल्ने है किराँती म भन्ने बनाउनका लागि यो भाषा सिकौँ अभियान जुन रूपमा यहाँहरूले चलाउनु पर्ने हो नेपालमा प्रवासमा त्यो चाहिँ हुन सकिरहेको छैन पुरानो पुस्ताले त बोल्छ अलिअलि तर नयाँ पुस्ता चाहिँ ठ्याक्कै सम्मै छ यो विषयमा यो कुरालाई चाहिँ यहाँहरूले आफ्नो कार्यक्रममा कहाँनिर राख्नु भएको छ यहाँले मुख्य भाषाको कुरामा चाहिँ भाषाको कुरामा हामी किराँतीहरूको किराँतीहरू पछि हाम्रो भाषा पनि फरक छ जस्तै गरेर म साम्पाङ भाषा बोल्छु म साम्पाङ भाषा बोल्ने किराँत राईभित्र पर्दछु भने मेरो श्रीमानहरू चाहिँ वम्बुले भाषा बोल्ने किराँत समुदायभित्र पर्नुहुन्छ त्यस्तै गरेर चामलिङ भाषा रहेका छन् त्यस्तै त्यस्तै गरेर अन्य थुलुङ भाषा खालिङ भाषा बान्तावा भाषा रहेका छन् बाहिङहरूको आफ्नै भाषा छ यसरी यो भाषा भाषागत रूपमा चाहिँ ठाउँ पछि किरा राईहरू पछि भाषा फरक भए तापनि यसलाई एकत्रित गर्नको लागि हाम्रो कोसिस रहनेछ र सबैको भाषा बाँच्नु पनि पर्यो र सबैको भाषालाई ससम्मान जगेर्ना पनि गर्नु पर्यो र एकत्रित भएर कसरी हामी अगाडि जानुपर्छ भन्ने कुरामा पनि सहकार्य र बुझाइहरू गर्नुपर्छ त्यहाँ विभिन्न प्रकारका कसरतहरू गर्नुपर्ने हुन्छ ती कसरतहरूलाई हामीले गर्नेछौँ र प्रवासमै भए तापनि हामी यहाँ पनि विभिन्न भाषा बोल्ने हामी राईहरू विविध भाषी विविध भाषिकका राईहरू छौँ उहाँहरूलाई पनि समेटेर उहाँहरूलाई पनि उहाँहरूको भाषालाई नदबाइएको नदबाइकन मेरो आफ्नो भाषालाई पनि पछाडि नपारिकन होचो अर्घेलो नगरिकन यो भाषागत रूपमा चाहिँ हामी यसमा छलफल गरेर कसरत गरेर अगाडि बढ्नेछौँ र यो गर्न अत्यन्त आवश्यक पनि छ किनभनेदेखि एउटै मात्र राईको भाषालाई अगाडि बढाइयो भने अर्को अस्तित्वमा रहेको राईको भाषा फेरि बिलाउने भयो फेरि अस्तित्व बिलाउने भयो किनकि भाषा संस्कार संस्कृति मार्नु भनेको नै त्यो मान्छेको अस्तित्व त्यो समुदायको अस्तित्व मर्नु हो त्यस कारणले गर्दा यसलाई चाहिँ बचाउनको लागि भाषाको कुरामा संस्कारको कुरामा चाहिँ जहिले पनि म सजग छु सचेत रहनेछु र मेरो कार्यकालभरि यो कुरालाई मैले दिल र दिमागमा लिएर अगाडि बढ्नेछु साथै मेरो कार्य समितिमा पनि यही कुरा मैले चाहिँ भन्ने छु अनि त्यस्तै गरेर अब कतिपय कुराहरूमा मेरो बुद्धि नपुग्ला मेरो दिमाग नपुग्ला मेरा अग्रजहरू हुनुहुन्छ सल्लाहकारज्यूहरू हुनुहुन्छ संस्थापक संरक्षक संरक्षकज्यूहरू पनि हुनुहुन्छ साथै नयाँ आउने भाइ बहिनीहरू पनि हुनुहुन्छ सायद उहाँहरू मभन्दा धेरै जान्नु जान्नु भएको पनि हुनसक्छ सबैबाट सल्लाह सुझाव लिएर कसरी हामी चाहिँ अगाडि बढ्न सक्छौँ त हाम्रो विविध प्रकारका भाषाहरू छन् ती भाषाहरूलाई एकत्रित गरेर संरक्षण गर्दै कसरी हामी अगाडि जान सक्छौँ त भन्ने एउटा गोष्ठी चलाउनु पर्ने आवश्यक पनि छ त्यसको लागि पनि हामी कोसिस गर्नेछौँ र तपाईँले आज उठाइदिनु भएका सम्पूर्ण प्रश्नहरूले चाहिँ मलाई अर्को ऊर्जा थपेको छ तपाईँलाई फेरि पनि म धन्यवाद भन्छु अब मुख्य कुरा त हामी युएई गएका श्रम गर्नका लागि हो है र श्रम हाम्रो प्रमुख काम हो र प्रमुख दायित्व पनि हो तर श्रम गरेर बाँकी रहेको समय हामीले भाषाका लागि जातिका लागि संस्कृतिका लागि लगानी गरिराखेका छौँ अब यहाँ एउटा जिम्मेवार संस्थाको अध्यक्ष पनि हुनुहुन्छ अझ भन्ने हो भने त युएईमा बस्ने पचास हजार किराँतको एउटा नेता पनि हो तपाईँ त है अब के हुन्छ भनेदेखि त्यहाँ श्रमका थुप्रै समस्याहरू पर्ने गर्दछन् हामी यहाँ दिनदिनै पत्र पत्रिकामा देख्दाखेरि दुबईमा चाहिँ नि यहाँबाट जाने त्यहाँ गएर अलपत्र हुने दलालहरूले दुःख दिने होइन कति त अब यो महिला श्रमिकहरूलाई एक ठाउँमा भनेर अर्को ठाउँमा पुर्याउने त्यहाँ पनि विभिन्न खालका हिंसा हुने त्यस्ता खालका घटनाहरू पनि हामीले सुन्ने गरेका छौँ यहाँहरूको संस्थाले सकेसम्म त सबैलाई नै सेवा गर्दा सबैको रेखदेख गर्दा धेरै राम्रो किन भन्दा सबै नेपाली नै ने हौ तैपनि अब एउटा किराँत राई खाको त्यहाँको शाखाको अध्यक्षका नाताले यहाँहरूको समुदायभित्रलाई सहयोग गर्नका लागि त्यस्तो केही श्रम विभाग बनाएर होइन उहाँहरूलाई सहयोग गर्ने त्यस्ता कुराहरूको खोजबिन गर्ने अथवा नेपालको सम्बन्धित निकायसम्म त्यसलाई पुर्याउने त्यस्तो पनि केही सोच बनाउनु भएको छ कि यो सोच मैले पनि बनाएको छु र अघिल्लो कार्यकालदेखि नै यो आएको छ हाम्रो एउटै एउटा छुट्टै राहत तथा उद्धार विभाग भनेर पनि छुट्याइएको छ त्यसमा चाहिँ अघिल्लो कार्यकालको हाम्रो राहत तथा उद्धार विभाग प्रमुख चाहिँ सुभाष राई हुनुहुन्थ्यो उहाँको अहिले अहिलेको चाहिँ उहाँ प्रथम उपाध्यक्ष हुनुहुन्छ उहाँको कार्यकालमा पनि थुप्रै हामीले कामहरू गऱ्यौँ र त्यस्तै गरेर एकजना बहिनी हुनुहुन्थ्यो र विशेष गरेर चाहिँ यो किराँतराई सम्बन्धीका दिदी बहिनीहरूको समस्या भयो भनेदेखि चाहिँ नेपाल एम्बेसी आबुधाबीबाट चाहिँ कल सिधै हामी किराँतराई याखाभित्रका कोही न कोही सदस्यलाई आउने गर्दछ श्रमबाट सिधै आइसके पछाडि हामीले सोधपुछ गरिसके पछाडि भेट्न जानुपर्छ भेट्न गइसके पश्चात त्यहाँको अवस्था बुझेर हामीले अब के गर्न सक्छौँ त कसरी उसलाई उद्धार गर्न सक्छौँ त भन्ने कुरामा छलफल गरिसके पश्चात त्यहाँबाट एमएस नेपाल एमएस युएई र हामी किराँतीहरूले चाहिँ मिलेर सर सहयोग गर्ने गर्छौँ यसमा तपाईँले भन्नुभए जस्तै किराँतीहरूको मात्रै होइन गैर किराँतीहरूले पनि यसमा सहयोग गर्नुहुन्छ एज अ नेपालीको नाताले र त्यस्तै गरेर हामी पनि अन्य जातिको दिदीबहिनीहरू दाजुभाइहरूलाई समस्या पर्यो भने गर्ने गरेका छौँ र यो कुरालाई चाहिँ फेरि कन्टिन्यू मेरो कार्यकालमा पनि हामी कन्टिन्यू गर्नेछौँ किनकि आज मात्र एक हप्ता भयो नयाँ कमिटी फर्मेसन भएको र नयाँ कमिटी फर्मेसन भएपछि मात्रै हामीले एउटा मिटिङ बस्न मिटिङमा भ्याएका छौँ अब अर्को दोस्रो मिटिङ भनेको आउने महिनाको दोस्रो शुक्रबार हामी बस्दैछौँ त्यतिखेर यसलाई वृहत रूपमा छलफल गरेर फेरि विभिन्न विभागहरू विभाजन गरेर हामी चाहिँ अघि बढ्ने हाम्रो योजना रहेको छ त्यो योजनाभरिमा किराँत राईलाई मात्रै होइन कि नेपाली दिदी बहिनीहरू सुकै पनि यहाँ आपद विपदमा पर्नुभयो त्यस्तो धेरै समस्याहरू भयो भनेदेखि चाहिँ हामी सकेसम्म संस्थागत रूपले हुन्छ कि व्यक्तिगत रूपले हुन्छ कि भावनात्मक रूपले हुन्छ कि कसरी हुन्छ उहाँलाई सहयोग गरेर उद्धार गरेर नेपाल पठाउने कोसिस गर्नेछौँ र मेरो लास्ट इयरमा भएको थियो एकजना बहिनी हुनुहुन्थ्यो हाम्रो उहाँ बहिनी त्यस्तै आपतमा पर्नु भएर चाहिँ एमबिसीबाट फोन आइसके पछाडि हामी चाहिँ तदरुक्तका साथ गयौँ र भोजपुर हातेमालो समाज र किरात रायखाले मिलेर चाहिँ हामीले उद्धार गरेर नेपाल बहिनीलाई पठायौँ अहिले नेपालमा उहाँ बहिनी चाहिँ ट्याक्सी चलाउँदै हुनुहुन्छ आफै ड्राइभर बनेर त्यस कारणले गर्दाखेरि हामीले चाहिँ त्यो त राई बहिनी भएको कारणले गर्दा फोन आएर सहयोग गरे गऱ्यौँ र किराँत याएखाले सो त किराँतीको नाताले गऱ्यौँ तर भोजपुर हातेमालो समाजले चाहिँ एकजना नेपाली बहिनी भएको नाताले नेपाली छोरी नेपाली चेलीलाई चाहिँ ए त आफ्नै चेली सम्झेर सपोर्ट गर्नुभयो त्यो खालको एउटा संस्कार चाहिँ यहाँ छ र त्यो संस्कारलाई म मर्न दिने छैन अझ त्यसलाई बचाएर बढाएर त्यसको उत्थान गरेर अगाडि बढ्नको लागि म कोसिस गर्नेछु मेरो टिमको साथमा अब अन्तिम एउटा जिज्ञासा मेरो हजुरहरूले जति काम गर्नुहुन्छ त्यसो त योभन्दा अगाडिको कार्य समिति त्योभन्दा अगाडिको कार्य समिति होइन कालकै कार्य समितिहरूले जति जति काम गरिरहनु भएको छ ती कामहरू चाहिँ त्यसलाई चाहिँ एउटा लिपिबद्ध गरेर राख्ने गर्नुभएको छ कि छैन अथवा भएदेखि धेरै राम्रो कति धेरै राम्रा कामहरू भइरह हुन्छन् तर तिनीहरू चाहिँ त्यसको चाहिँ नि यो अभिलेख नरहँदाखेरि कति धेरै राम्रा कामहरू पनि त्यसको चाहिँ भविष्यमा त्यसको मूल्याङ्कन नहुँदाखेरि काम गर्नेहरू हामीले यत्रो गरियो काहीँ लेखिएन काहीँ पढिएन कसैले बोलेन भन्ने त्यो खालको वितृष्णा काम गर्ने मान्छेलाई हुने गर्दछ त्यसले गर्दा यहाँको कार्यकालमा हजुरले गर्नुभएका कामहरूको अभिलेख राख्ने विषयमा है सबैले थाहा पाउने गरी तथ्याङ्कको अभिलेख कामहरूको अभिलेख अभियानको अभिलेख यी अभिलेखहरू राख्ने विषयमा चाहिँ यहाँहरूले कस्तो सोच बनाउनु भएको छ यो चाहिँ अलि पछिल्लो समयमा यो प्रविधिको युग युगमा अलिक ठुलै विषय हो भन्ने लाग्छ हामीलाई चाहिँ हजुर मैले तपाईँलाई सुरुमा पनि मेरो योजनाभित्रको कुराहरूमा एउटा स्मारिका अथवा मुखपत्र निकाल्ने भन्ने मैले तपाईँलाई बताएको थिएँ यो कार्यको अभिलेख भनेको हाम्रो चाहिँ माइनर छ जस्तै गरेर हाम्रो कोषाध्यक्षको एउटा माइनर छ भनेदेखि हाम्रो आफ्नै बैठक बसेको के के क्रियाकलापहरू गऱ्यौँ प्रस्तावहरू के के राख्यौँ र ती प्रस्तावहरूको कस्तो समाधान आयो भन्ने कुराको चाहिँ दस्तावेज छन् तर त्यसलाई राम्रोसँगले एउटा किताबको रूपमा निकाल्नको लागि कभर पेज राखेर चाहिँ आकर्षक ढङ्गले प्रस्तुत गर्नको लागि पनि समय पनि चाहिन्छ त्यस्तै गरेर त्यहाँ विभिन्न प्राविधिक कुराहरू पनि आउँछन् ती कुराहरूलाई समेटेर चाहिँ मैले एउटा स्मारिका निकाल्ने चाहिँ योजना बनाएकी छु जसलाई चाहिँ मुखपत्र पनि नाम दिउँ कि भन्ने सोचिरहेको छु मैले म यसको बारेमा पछि छलफल गर्नेछु र यो निकाल्नको लागि चाहिँ म कोसिसरत रहनेछु मेरो यो दुई वर्ष कार्यकालमा म निकाल्नेछु भनेर चाहिँ मैले चाहिँ आफ्नो घोषणा पत्र लेखि पनि सकेको छु र म त्यसको लागि अहिलेबाट नै मेरो मानसिकता मेरो क्रियाकलापहरू तयार गर्नेछु र गरिरहेकी पनि छु साथै मेरा सम्पूर्ण टिमहरू म लगायत हामी उन्नाइसजनाका टिम छौँ ती उन्नाइसजनाका मेरा कार्यकारी पदाधिकारीहरूलाई पनि म चाहिँ यही भनिरहेको छु र म अझ भन्न बाँकीहरूलाई पनि म भन्ने छु र एउटा दस्तावेज तपाईँले पढ्न पाउनुहुनेछ अब हामीले पहिचानको कुरा गरिरहँदा पहिचानको कुरा हामीले भन्दा पनि सबैभन्दा बढी गैर आदिवासी जनजातिहरूले बुझिदिनुपर्ने हुन्छ हामीले छुवाछुत मुक्त समाजको परिकल्पना गर्दाखेरि यसका विषयमा गैर दलितहरूले बढी बुझिदिने र बढी स्वीकार दिने हो भने मात्रै यो सम्भव छ हामीले महिला अधिकारको कुरा गर्दा महिला अधिकारका विषयमा पुरुषहरूले बढी बुझिदिने हो बढी स्वीकार गरिदिने हो भने मात्र त्यो सम्भव छ मैले प्रसङ्ग किन जोडेँ भने हामीले पहिचानको कुरा गरिरहँदा गैर आदिवासी जनजातिहरूसँग समन्वय गर्न सकिएन उनीहरूलाई बुझाउन सकिएन भने चाहिँ यो आन्दोलन सफल त होला तर ढिलो हुने कुरा निश्चित छ त्यसले गर्दा प्रवासी भूमिमा यहाँहरूले गर्ने कार्यक्रमहरूमा गैर आदिवासी जनजातिहरूलाई जोड्ने उहाँहरूसँग सहकार्य गर्ने र उहाँहरूलाई यहाँहरूको आन्दोलनका विषयमा बुझाउने कुरामा चाहिँ के फरक खालका कार्यक्रम आउलान् विशेष गरेर यो कुरालाई चाहिँ मैले के जोड जोड्न चाहन्छु भने यो जुन प्रकारको अहिलेको दलित शब्द शिल्पी शब्द जतिसुकै परिष्कृत शब्दहरू भए तापनि मेरो विचारमा चाहिँ यो भेदभावपूर्ण शब्द नै रहेको छ जस्तो मलाई फिल हुन्छ कि यसको यस्तो कुरामा चाहिँ त्यही मान्छेले त्यही समुदायले बनाएको चाम्कोदालीले कोदालीले हँसियाले धान काटेर धान भित्राएर खान हुने पुलमा चल्ने देवी देवतालाई चल्ने त्यही खुडो हत्या त्यही खुँडो खुकुरीले खनजोत गरेर काटेर बनाएको फुलले फुलेको फुलले खनजोत गरेको खनजोत गरेर फुलेको फुलले चाहिँ मन्दिरमा चढाउनु हुने तर त्यही मान्छे चाहिँ फेरि अछुत हुने कसरी होइन यो यो कुरालाई चाहिँ म मान्दिनँ किनकि अछुत भन्ने चिजै हुँदैन यो संसारमा ईश्वरले बनाएको सुम्मीमा पारोहाङले बनाएको हामी दुईवटा जात महिला र पुरुष त्यसमा पनि हामी मानव जाति मानव जातिमा भिन्नता गर्नु हुँदैन मेरो मन तपाईँको मन यो सारा संसारको मन त फरक फरक होला तर रगत रातो छ पञ्च तत्त्वले बनेको हाम्रो शरीर हो सबैको मनमा भावना छ त्यो भावनाहरूलाई खेलबाड गरेर त दलित हो त नराम्रो हो भन्न हुँदैन र त्यस्तो गरिने छैन र गरिँदैन पनि यहाँ चाहिँ प्रवासमा त्यसै नेपाली भन्ने बित्तिकै पनि आफ्नो नजिक लाग्छ भाषा बोल्दा झनै आफ्नो लाग्छ त्यसमा झन् संस्कार मिल्यो भने धर्म मिल्यो भने अनुहार मिल्यो भने झनै आफ्नोपन आउँछ अब त्यसमा पनि हामीले चाहिँ त्यसरी भन् भन्दैनौँ र भन्नु हुँदैन म यो प्रष्ट विचार राख्दछु र तपाईँको यो रेडियो हिमालयबाट पनि सम्पूर्ण नेपालीहरूमा भन्दछु हाम्रो नेपालको संस्कारमा चलेको यो चलन पानी नचल्ने मन्दिर जान नहुने छोएको खान नहुने यस्तो कुराहरूलाई चाहिँ हामीले अब टाढा राखेर मानवको जस्तो व्यवहार गर्नुपर्ने हुन्छ र सबै मानिस बराबर हो मान्छेको दिमागले हो मान्छेको क्रियाकलापले हो मान्छे ठुलो हुने र सानो हुने भनेको मान्छे जातले कहिले पनि हुँदैन त्यस कारणले गर्दा हामी मानवले शिल्पीहरूलाई दलितहरूलाई जहिले पनि मानवको रूपमा व्यवहार गर्नुपर्छ र यो चाहिँ मेरो कोसिस रहनेछ मेरो किराँत राई आयोगका संस्था युएले पनि एकदमै यो कुरालाई चाहिँ ध्यानमा राखेर अगाडि बढ्नेछ र कुनै पनि शिल्पीहरूलाई कुनै पनि कथित दलित भन्नेका जात जाति दाजुभाइ नेपाली दिदी बहिनीहरू अथवा जोसुकै जुनसुकै देशबाट आउनु भएको दलित भनिने हाम्रो दाजुभाइ दिदी बहिनीहरूलाई दुईवटा व्यवहार गर्ने छैनौँ हामी मानवको व्यवहार गरेर दाजुभाइ दिदी बहिनीको नाताले अगाडि बढ्नेछौँ सहकार्य गर्नेछौँ किन भन्दाखेरि यसरी भेदभाव गर्नु भनेको चाहिँ अन्याय गर्नु भनेको चाहिँ अपराध हो र यस्तो अन्याय गर्नु हुँदैन भन्ने म कन्सेप्ट राख्दछु र किराँत राई आएकाले पनि यो कुरामा ध्यान दिनेछ युए शाखाले तपाईँलाई म यहाँ प्रश्न पार्न चाहन्छु बुद्धिजी मैले यो प्रश्नमा एउटा विषय चाहिँ के जोड्न खोजिराखेका थिएँ भनेदेखि प्रवासमा चाहिँ नि आदिवासी जनजातिका सङ्घ संस्थाहरू र अन्य सङ्घ संस्थाहरू जसमा अलि अलि बढी खसारेहरू हुनुहुन्छ उहाँहरूका बिचमा अलि सहकार्य नहुने कार्यक्रम आयोजना गर्दाखेरि नै आदिवासी जनजातिका संस्थाहरू मिसाउन खोज्यो भने ए उहाँहरूले अलि बढी पहिचानको कुरा गर्नुहुन्छ अलि उग्र हुनुहुन्छ भन्ने अनि यतापट्टिका साथीहरूले नि यिनीहरू बाहुन क्षेत्रीहरू कुरै बुझ्दैन हौ साह्रै उपो गर्छ भनेर भन्ने यस्तो खालको चाहिँ छ तपाईँहरूको त्यहाँ कस्तो छ अहिलेसम्म र त्यसरी अन्य सङ्घ संस्थाहरूसँग पनि मिलेर काम गर्ने विषयमा यहाँको कार्यकालमा के हुन्छ भनेर मैले सोध्न खोजेको हजुर यहाँ अहिले जातीय संस्थाहरू भनेको एघारवटा जातीय संस्थाहरू चाहिँ आदिवासी जनजाति महासङ्घमा आबद्ध भएर अगाडि बढेका छौँ त्यसमध्येमा किराँत राई आएका शाखा युए पनि एउटा हो र यो युएमा सयभन्दा बढी त संस्थाहरू नै छन् विभिन्न संस्थाहरू छन् विभिन्न समाजहरू छन् हामी कार्यक्रमको अन्तिमतिर छौँ अब मैले सोध्न बिर्सेका र यहाँलाई भन्न मन लागेका केही विषयहरू छन् भने राखिदिनु होला तपाईँले राम्रो सोध्नुभयो सायद समेट्नु भयो होला कार्यक्रमलाई जहाँसम्म लाग्छ र जति बोले पनि कहिल्यै पनि बोलेर अगाइँदैन किनकि पहिचान खोजिरहेको मान्छेहरू तिर्खाएको प्यासी र अधिकार र पहिचान खोज्नको लागि दौडिएको हामी जनजाति आदिवासीहरू र स्पेसली जातीय संस्था लिड गरिरहेको लिडरहरूलाई चाहिँ आफ्नो जातिको आफ्नो संस्कारको आफ्नो धर्मको एकदमै माया हुन्छ त्यो त्यो मायालाई चाहिँ म एकदमै अगाडि बढाउने छु र म यसै कार्यक्रम मार्फत तपाईँ सम्पूर्ण सुनिदिने श्रोताहरूलाई पनि हार्दिक धन्यवाद छ सेवा सेमुना छ तपाईँ हिमालय रेडियो सञ्चालक ज्यू बुद्धि विश्वकर्मा ज्यूलाई पनि कार्यक्रम ज्यूलाई पनि मेरो हार्दिक धन्यवाद छ किनकि मेरा केही शब्दहरू जानी नजानी भए पनि मैले राख्ने छु अवसर पाए तपाईँको रेडियो फलोस् फुलोस् राम्रो होस् सुम्नीमा पारोहाङले सबै आशीर्वाद दिउन् साथसाथै हाम्रो किराँत राई आएका शाखा युए मूल कार्य समिति विशेष आभार प्रकट गर्दछ र अन्य सम्पूर्ण हामी पहिचानवादीहरूको पहिचान बुलन्द होस् सम्पूर्ण जात जाति भाषा धर्म संस्कारको उद्धार होस् पहिचान पाएरै छाडौँ भन्ने कुरामा चाहिँ म जोरदार माग गर्न चाहन्छु धन्यवाद हवस् धन्यवाद यतिखेर हाम्रो प्रसारणमा युएईबाट चन्द्रकला राई हुनुहुन्थ्यो उहाँ चन्द्र साम्पाङको नामले परिचित पनि हुनुहुन्छ र उहाँ अहिले दुबई शाखाको अध्यक्षमा निर्वाचित पनि हुनुभएको छ नेपाल आदिवासी जनजाति महासङ्घ अन्तर्गतको एउटा stakeholder organisation Kirat Rai यायोखाको आजको कार्यक्रम कस्तो रह्यो यहाँको प्रतिक्रियाको हामी आशावादी छौँ हामीलाई प्रतिक्रिया लेख्नका लागि यहाँले हामीलाई इमेल गर्न सक्नुहुनेछ radio Himalaya one four at the rate Gmail dot com यसमा पत्राचार गर्नका निम्ति पनि अनुरोध गर्छौँ कार्यक्रम पहिचानमा हामी प्रवासको भूमिमा बसेर भाषा साहित्य संस्कृतिसँगै आफ्नो जातिको वेशभूषा संस्कृति मौलिक पहिचान र समग्र सहितको अधिकार प्राप्त प्राप्तिका निम्ति उठेका आन्दोलनहरूलाई समर्थन गर्ने र त्यसलाई स्थान दिने काम हामी कार्यक्रम पहिचानमा गर्ने गर्दछौँ र आजको कार्यक्रम सुनिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ र फेरि पनि अन्य कार्यक्रमहरूमा हाम्रो उपस्थिति रहने नै छ रेडियो हिमालय डट कममा अब यसपछि विविध कार्यक्रम र गीत सङ्गीतहरू चौबिसै घन्टा सुन्न सक्नुहुनेछ अहिलेको कार्यक्रमबाट कार्यक्रम संयोजनमा सहयोग पुर्याउनु हुने सम्पूर्ण मित्रहरूलाई ज जसले सहयोग पुर्याउनु भयो उहाँहरू सबैलाई धन्यवाद दिन्छौँ र अन्तिममा चन्द्रा साम्पाङलाई फेरि पनि धन्यवाद दिँदै म बुद्धि विश्वकर्मा बिदा हुन्छु हवस् त नमस्ते